Cut. रेडियो थाहा संचार उनान्से दशमलव चार मेगा हर्ज काठमाडौँ थाहा सञ्चार डट कम र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई शून्यलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले साहित्यकार नारायण ढकालको पछिल्लो उपन्यास हजार माइलको बाटो सुनाइरहेका छौँ आफ्ना अघिल्ला अघिल्ला उपन्यासमा जस्तै यो उपन्यासमा पनि उपन्यासकार ढकालले काठमाडौँ वरपरको सेटिङमा कथा बुन्नु भएको छ हजार माइलको बाटो एउटा सामाजिक राजनीतिक उपन्यास हो तसर्थ लेखकको विचार वा धारणासँग तपाई सहमत असहमत जेसुकै हुनुहोस् तर यो राजनीतिमा रुचि राख्नेले पढ्नै पर्ने पुस्तक हो जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो उपन्यासमा हामीले देखे भोगेका कुरा मात्र छैनन् कतिपय पात्र र सन्दर्भमा हामी आफूले स्वयंको प्रतिबिम्ब समेत भेट्न सक्छौँ उपन्यासकारले मूल पात्र धीरेन्द्रलाई माध्यम बनाएर कथा बुन्नु भएको छ सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको दोस्रो भाग आनन्दपुरमा फागुनका दिन ज्यादै उराट लाग्दा हुन्छन् जाडो गइसकेको पनि हुँदैन र न्यानो केही बढे पनि चिसोले मानिसको भित्री आँतलाई सियोले झैँ घोचिरहेको हुन्छ दिउँसो हावाहुरी चल्न थाल्छ अनि तुसारोले खाएका घाँसका घुर्यान सुक्खा धुलो र पत्कर हावामा कावा खान थाल्छन् बारी र खेतमा सुकेका माटाका डल्ला कछुवाका ढाड झैँ खसरा देखिन्छन् सारा आकाशलाई धुलोको बाक्लो च्यादरले छोपेको हुन्छ त्यस्तो वातावरणमा सूर्य चाहिँ दिनभर नै तुवालोको पछाडि शोकाकुल मलामी झैँ निराश बनेर लुकिरहेको हुन्छ रात त झन सिउँडीको काँडा झैँ कर्कश हुन्छ फागुन नलाग्दै नरेन्द्रनाथले धीरेन्द्रको पढाइका बारेमा चिन्ता देखाउन थाले त्यसो त चार कक्षा उत्तीर्ण भएपछि पुसको सुरुवातदेखि नै उनले उसलाई कहाँ पढाउने भनेर पत्नी कमलासित सल्लाह गर्दै आएका थिए नजिकको ठूलो स्कूल चाबेलमा थियो पशुपति आधार हाई स्कुल जाँदा सवा एक घण्टा र त्यति नै समय फर्किँदा हिँड्नुपर्ने सुकेनासले ख्याउटिएको ऊ जस्तो जन्तुलाई त्यति टाढासम्म हिँडेर पन्न पठाउनु बेठिक ठाने नरेन्द्रनाथले सहरमा डेरामा राखेर पढाउने कि भन्ने सोच पनि आयो तर उनलाई त्यो पनि व्यवहारिक लागेन उसलाई डेरामा राख्ने हो भने छुट्टै एउटा संरक्षक आवश्यक पर्थ्यो बिहान बेलुकी भात पकाएर खुवाउने र अरू समय रेखदेख गर्नको लागि धीरेन्द्रको छिमेकका ठुलाबा पर्नेका छोराहरू सहरमा बसेर पढिरहेका थिए खेमराज गुरुका कान्छा छोरा वसन्तराज पनि उतै थिए उनीहरू कसैसँग मिसाएर राख्न पनि चाहेन नरेन्द्रनाथले वास्तवमा धीरेन्द्र अझै सानै थियो कलिलो पिउस हो नरेन्द्रनाथले आफ्नो समयका धेरै जानिफकारहरूसँग सल्लाह गरे र अन्त्यमा आनन्दकुटी विद्यापीठमा आवासीय विद्यार्थी बनाएर राख्ने टुङ्गोमा पुगे भ्यालीमा तिनवटा नाम्चालय बोर्डिङ रहेछन् स्वयम्भूको आनन्दकुटी फर्पिङको त्रिभुवन आदर्श र गोदावरीको सेन्ट जेभियर्स त्यो गोदावरीको चाहिँ क्रिस्चियनहरूको स्कुल रहेछ जहाँ जान्छन् छोरालाई कसरी क्रिस्चियनकोमा पठाउनु फेरि फर्पिङमा चाहिँ पढाइ राम्रो छैन अरे भाउ त त्यही भएर मलाई चाहिँ यसलाई आनन्दकुटीमा राखिदिउँ जस्तो लाग्यो माघको अन्तिम साता लागेपछि साँझ उनले पत्नी कमलासँग भने हजुर मन नपढे मैले के थाहा छ त उनी स्कुल कस्तो छन् भनेर कमलाले छोटो जवाफ दिइन् अब झन् त त्यो आनन्दकुटी पनि बुद्धिस्टहरूको स्कुल रहेछ क्यारे भन्तेहरू पनि पढाउनेमा रहेछन् त्यहाँ अब अनुशासन पनि राम्रो होला नि त त्यसो गरेपछि क्रिस्चियन स्कुलभन्दा त त्यही राम्रो माने मैले हामी हिन्दू हौँ बुद्धको पनि धेरै नजिक भयौँ क्यारे त कमला भान्सामा थिइन् उनी निकै ध्यान दिएर नरेन्द्रनाथका कुरा सुनिरहेकी थिइन् र बेला बेला प्रतिक्रिया पनि दिइराखेकी थिइन् माइली दिदी अघि नै छेउमा थिइन् उनी आगो ताप्दै कपासको बत्ती काट्दै थिइन् नरेन्द्रनाथ भान्सासँगैको ओछ्यानमा राडीमा बसेर हुक्का गुडगुडाइरहेका थिए उनले कच्चा उनको बाक्लो कम्मल ओढेका थिए धीरेन्द्र पनि अघि नै छेउ पिर्कामा बसेर आगो तापिरहेको थियो उसका दुई भाइ खगेन्द्र र सुरेन्द्र नरेन्द्रनाथका छेउमा निधाइसकेका थिए अनि पैसा कति लाग्ने रहेछ त नि कमलाले सोधिन् अब भर्ना गर्दा स्कुलको ड्रेस ड्रेस किताब सिताब किन्दा पाँच सय जति त खर्च होला त्यसपछि सय रुपियाँ हर महिना होस्टेल र फिसको लागि भन्छन् क्यारे सय रुपियाँ निकै महँगो स्कुल पो रहेछ त अब जे भयो नि आफ्नो छोरो भाउले जति दुःख पायो नि छोरोको निम्ति कर्तव्य गर्नु परेन धीरेन्द्र आनन्दकोटी विद्यापीठमा पढ्ने विषयले एकपटक सारा गाउँमा खैला बैलामा चिह्यो यस्तो स्कुलमा पढाउने कुरा पुरै काठका निम्ति विशेष र नौलो थियो यसअघि कसैले त्यस्तो आँट गरेको थिएन धीरेन्द्र स्कुल जानुभन्दा अगाडिको तयारी देखेर गाउँलेहरूले जिब्रो काटे विशेष गरी एकैपटक तीन तीन जोर लुगा हालेको कुराले गाउँलेहरू छक्क पारे सेतो रङको नैनसुदका तीनवटा सर्ट निला रङका कश्मिराका तीनवटै पाइन्ट निले कश्मिराको एउटा कोट दुईवटा हाफ पाइन्ट उनीको निलो स्वेटर तीन जोर मोजा छालाको जुत्ता एक जोर कपडाका अर्को जोर सबभन्दा नौलो चिज थियो त्यहाँ निलो रङको टाई त्यस बेलासम्म त्यस भेगमा कसैले पनि टाई लगाएको थिएन कसै कसैले स्टुडियोमा गएर खिचेको पासपोर्ट साइजको तस्बिरमा टाई लगाएको देखिन्थ्यो त्यस्तो टाई स्टुडियोवालाले ग्राहक आकर्षित गर्नको लागि राखेको हुन्थ्यो र फोटो खिचुन्जेल मात्र लगाउन पाइन्थ्यो टाईसँगै धीरेन्द्रको युनिफर्ममा भात गाउँले कालो टोपी पनि थपियो हवाई चप्पल गन्जी र कट्टुको थप व्यवस्था थियो यी सबै चिज ऊ र उसको परिवारका निम्ति समेत नयाँ आविष्कार थिए नयाँ लुगाको विशेष गन्धले धीरेन्द्र उत्तेजित भएको थियो यो उसको जीवनको नयाँ मोड थियो त्यसअघि कमिज सुरुवाल मात्र लगाउँदै आएको केटो आमूल रूपमा बदलिएको थियो नरेन्द्रनाथ पनि छोराको निम्ति यत्तिका थोक जुटाएकोमा गर्वले चुलिएका देखिन्थे आफूले उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सकेको बोधले उनी पुलक्की थिए ठुलो नाक ठाडो जुङ्गा भएको उनको फराकिलो अनुहार पहिले पहिले भन्दा झरिलो देखिएको थियो कमला बाहिरबाट चाहिँ तटस्थ देखिन्थिन् तर भित्र चाहिँ अर्कै थिइन् यसअघि धीरेन्द्रका निम्ति बढी पैसा खर्च गर्नुपर्ने विषय आएपछि उनी सधैँ चुप बाँच्थिन् तर यसपटक किन हो उनी मौन बसिनन् होइन एउटै मात्र छोरोले यत्रो धन खर्च गरेर पढाउन सकिएला र खगेनका बा छोरा छन् के अरे अझै अरू पनि दुईटा उनको टिप्पणीमा नरेन्द्रनाथ केही पनि बोलेनन् हुन त गाउँमा अझैसम्म नरेन्द्रनाथ राम्रै आर्थिक हैसियत भएकामा गनिन्थे उनको आम्दानीको मुख्य स्रोत भनेको खेती थियो उनका पिता गजेन्द्रनाथ अधिकारी आसामीलाई ऋण दिएर ब्याज लिनेहरूमध्ये सबभन्दा नामी मानिन्थे गाउँका मानिसहरू भन्थे उनले दिएको ऋणको एक वर्षको ब्याज बापत आएको कोदोले पुरै वर्षयामको गडगडाउँदो मनोहरा नदी एकपटकलाई थुन्न पुग्थ्यो तर अब त्यो अवस्था रहेन गजेन्द्रनाथ बितेपछि अर्को दुई वर्षमा भूमि सुधार आयो भूमि सुधार आएपछि ब्याज आउन बन्द भयो नरेन्द्रनाथलाई पैतृक उत्तराधिकार सम्हाल्नमा कुनै रुचि भएन उनी अर्कै खालका मानिस थिए भूमि सुधार आएपछि उनी आफै दस वर्ष नाकेका तमसुक च्यात्नुपर्छ भन्ने अभियानमा हिँडेका थिए यस्तो कार्यले गर्दा उनी कम्युनिस्ट विचारतिर लागेको भनेर कुरा काट्नेहरू पनि निस्केका थिए तर उनले कसैको प्रवाह गरेनन् उनले दस वर्ष नागेका आफ्नै घरका पुराना तमसुकहरू समेत च्याते यसबाट उनको नाम जिल्लाभरि फैलियो केही मानिसले भने उनको यस्तो कामले राजा महेन्द्रको लोकप्रियता समेत निकै बढाएको छ नरेन्द्रनाथ राजाका पक्का मान्छे हुन् उनले राजाको भावनालाई मूर्त रूप दिएका छन् यस्तो भनेको सुनिन थाल्यो भूमि सुधार लाग्नुभन्दा अगाडि मोरङको रङ्गेलीमा उनीहरूको चौध बिघा खेत थियो त्यो खेत अधियामा कमाउन दिएकोले वर्षको एकपटक हिउँदमा बाली उठाउन नरेन्द्रनाथ आफै जान्थे धान बेचेर फर्किँदा उनको रवाफे अर्को हुन्थ्यो त्यही समयमा उनले पहिलोपल्ट त्यहाँको दस बिघा जमिन पनि आलुको भावमा बेचे यता भूमि सुधारले गर्दा भोग बन्दकी खाएका जग्गाहरू पनि गुमे अर्को वर्ष उनले बाँकी चार बिघा खेत पनि बेचे अब नरेन्द्रनाथसँग आनन्दपुरमा तीन मुरी बिउ रोप्ने धान खेत र चार हलले मकै छर्ने पाखो बारी मात्र बचेको थियो त्यति जग्गाबाट हुने उत्पादन खान र ज्याला लगाउन मात्र ठिक्क हुने गर्दथ्यो जिमवाल गजेन्द्रनाथले आफ्नो समयमा धेरै धन कमाएका थिए उनी खर्च कम र आम्दानी बढी गर्ने स्वभावका थिए त्यसैले उनले बचाएका चाँदीका मोहर र सुनचाँदी अहिले नरेन्द्रनाथले सिद्ध्याइरहेका थिए नत्र राजनीति जस्तो खर्चिलो यात्रामा हिँड्न उनी कसरी सुरिन्थे र समय समयमा आयोजना गरिने भोज भतेरका लागि कसरी पुग्थ्यो के गर्नुभयो तपाईँले भएको पैसा झिर्दै खर्च गर्दै जाने हो भने त कुबेरको भण्डार पनि रित्तिन्छ है एक दिन यसरी खर्च गर्नुभन्दा त मुठी कस्नु नै बुद्धिमान ठहर छ धीरेन्द्र नयाँ स्कुल जानुभन्दा अघिल्लो साँझ खाना खाने समयमा कमलाले पतिलाई भानिन् अब छोड्दे तेरो पिर नगर पैसा भने के हो हातको मैल बराबर हो मैल त आउँछ पनि जान्छ पनि फ्याक्ट्री लिएर के फाइदा हो सुने छैनस् तैँले हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले देवकोटाले भनेका छन् कि छैनन् नरेन्द्रनाथले जवाफ दिए त्यसो भनेर कहाँ हुन्छ त नि हजुर समयमा बुद्धि पुगेन भने पछि पछुताएर पाइन्छ र ऋण लासी फेरि उक्सिन त एकदम गाह्रो पो हुन्छ त हजुर गाउँलेहरूले पनि पछाडि पछाडि कुरा काट्थे सुनिन्थ्यो जिम्वाल बाँचेको भए धनको महत्त्व बुझ्थे तर अल्लारे प्रधान पञ्चलाई पैसा त फुटेको घ्याम्पाको खबटा बराबर भएको छ पति र पत्नी बीच जे जस्तो विवाद भए पनि र गाउँलेहरूले कुरा काटे पनि फागुन एक गते धीरेन्द्र आनन्दकोठी विद्यापीठ जाने सुनिश्चित भइसकेको थियो त्यो दिन सबेरै अष्टलाल अबाल आए खद्दरका कालो र कलेजी रङका बुट्टेदार कमी सुरुवाल लगाएका अष्टलाल दोहोरो झ्यानका नवयुवक थिए टोपी लगाउने उनको तरिका निकै अनौठो थियो उनको टाउकोमा रहेको भत्काउने टोपी पछाडिपट्टि ढल्केको थियो र उनको अगाडिपट्टिको कपाल निधारतिर झारेको थियो उनले कानका लोतीमा मुङ्गा जडिएका सुनका मसिना कुमाले मुन्द्रा लगाएका थिए अष्टलाल वडा नम्बर आठको सीमान्तमा थिए त्यहाँ नेवार समुदायका तीनवटा घर थिए उनी नरेन्द्रनाथको खेतीपातीमा सघाउने व्यक्ति खेत खन्न र गहुँ तथा धान रोप्न लाठेको बन्दोबस्त पनि उनैले गर्दथे दसैँ तिहार र सङ्क्रान्ति जस्ता पर्वहरूमा खसी काट्ने काम पनि उनै गरिदिन्थे खसी काटे बापत सिङ्गो टाउको उनलाई दिने गरिन्थ्यो उनको आफ्नो जग्गा जमिन थोरै थियो त्यसैले प्रधान पञ्च नरेन्द्रनाथको चार रोपनी खेत कमाएका थिए उनकी स्वास्नी वर्षौटी थिइन् अहिलेसम्म उनले सात थान शिशु जन्माइसकेकी थिइन् जन्मेका सात मध्ये झन्डै आधा जतिले माटो खाइसकेका थिए अब दुई छोरी र दुई छोरा मात्र बाँकी थिए त्यसबाहेक अष्टलालको परिवारमा वृद्ध पिताजी थिए दमका रोगी सातजनाको परिवार धान्न उनलाई हम्मे हम्मे थियो त्यसैले उनी ठुला घरे अधिकारी परिवारको काम गर्दथे अनि अभावको समयमा मकै पठुवा धान वा कोदो लगेर परिवारको पालन पोषण गर्दथे पिता र पुत्रले जति रुच्छ सबैले खाइसकेका थिए अष्टलालले पनि खाएपछि उनलाई गुन्टा र कपडा बोकाएर दुवै बाबु छोरा सहरतिर लागे उनीहरू आनन्दपुरबाट हिँडेको तीन घण्टामा पुतली सडक पुगे अब त्यहाँको स्कुलमा यसरी पैदल गएर हुँदैन धेरैजसो गार्जियनले गाडी चढेर जान्छन् त्यहाँ अब हामी मात्रै हिँडेर जाँदा लाज हुन्छ कि हुँदैन नरेन्द्रनाथले धीरेन्द्रतिर हेरेर भने धीरेन्द्रले मुन्टो मात्र हल्लायो बग्गी खाना छेउ पुराना भइसकेका विलिस जिपहरू ग्राहक कुरेर बसेका थिए नरेन्द्रनाथले मोलतोल गरेर एउटा जिप भाडामा लिए जिपको चालक सहरको रैथाने नेवार जस्तो देखिन्थ्यो उसले धेरै कचकच नगरी नरेन्द्रनाथले भनेको भाउमा कुरा मिलायो उनी चालकसँगै अघिल्लो सिटमा बसे अष्टलालले आफूले बोकेको गुन्टा जीपको पछाडिपट्टि राखे उनले धीरेन्द्रलाई बोकेर माथि उकाले र आफू पनि चढे नमिठो धुवा उकेल्दै जीप स्वयम्भूतिर कुद्यो यसरी घरबाट हिँडेको करिब पाउने चार घन्टामा उनीहरू आनन्दकोटी विद्यापीठ पुगे पिर नगरिकन बसेस् के अरे राम्रोसित पढ्नु खराब काममा नलाग्नु म समय समयमा भेट्न आउँला मिलाएर जीपबाट ओर्लिन साथ नरेन्द्रनाथले भावुक भएर भाने छात्रावासको कर्मचारीलाई धीरेन्द्रसहित उसका सामान जिम्मा लगाएर अष्टलाल र नरेन्द्रनाथ जीवबाटै तत्काल घर फर्किए गाउँको स्कुलमा चार कक्षा सकेपछि धीरेन्द्र आनन्दकुटीमा भर्ना भएको भोलिपल्ट उसको साथी मिठाराम चावहिलको पशुपति स्कुलमा भर्ना भयो माघको अन्तिम साता गायत्री पनि बाको पछि लागेर म फसलतिर गए जति टाढा गए नि धीरेन्द्र म तिमीलाई बिर्सिन सक्दिनँ के अरे तिमी पनि मलाई सम्झिराख ल गायत्रीले जाने बखत धीरेन्द्रलाई भनेकी थिए त्यसै वर्ष धीरेन्द्रको पुरानो घरमा सञ्चालित त्यो स्कुल आफ्नै नवनिर्मित भवनमा सर्यो नयाँ स्कुलको आफ्नो भवन धीरेन्द्रका बाकै नेतृत्वमा निर्माण भएको थियो स्कुल निर्माणमा आधा सरकारी अनुदान अनि आधा जनताको श्रम र सामान परेको थियो त्यस वर्षको हिउँदे फुर्सदका लगभग दुई महिना गाउँका सारा किसान स्कुल भवन बनाउने अभियानमा जुटेका थिए सारा गाउँ युद्धको तयारीको समयमा जस्तो सक्रिय भएको थियो नरेन्द्रनाथ र अष्टलालले छोडेर हिँड्न साथ धीरेन्द्र निस्सासिन थाल्यो उसले वरिपरि हेऱ्यो अर्कै संसार थियो त्यो उसको सामान्य अग्ला पहाड थिए उसलाई नागार्जुन र चन्द्रगिरीको उचाइले निकै अत्यायो नजिकै आफ्नो नाकैमाथि रहेको ती भीमकाय पहाडलाई देखेपछि किन किन उसको मन हडबडाउन थाल्यो घरबाट उसले सधैँ देख्दै आएका पहाड यति नजिक थिएनन् फुलचोकी उसको घरबाट कोसो टाढा थियो र तारे भिर पनि खासै नजिक थिएन उसलाई आफू भूगोलको अर्कै र अत्यन्त एकान्त खण्डमा पुर्याएर फालिएको लावारिस यात्री झैँ अनुभव भयो घरमा पनि ऊ एक्लै हो तर यस्तो क्रूर एकान्त जीवनमा ऊ पहिलो पटक भोग्दै हो केही अरू विद्यार्थी थिए जो नयाँ थिए सुकाइरहेका थिए ऊ रुन त सकेन तर रुनेहरूको दुःखले उसको मनमा पीडाको तह झन्झन बाक्लो बनाइरहेको थियो पुराना केही उमेर चढेका विद्यार्थीहरू चाहिँ रुन्चेहरूलाई हेरेर आनन्दले मुस्कुराइरहेका थिए नयाँहरूको दुःख र पुरानाहरूको मनोरञ्जन त्यस स्कुलमा वर्षौंदेखि चल्दै आएको रीति थियो स्वयम्भूको मुख्य स्तूप भन्दा पश्चिमतर्फको ओह्रालोमा स्कूल परिसर थियो पूर्वपट्टिको उच्च भागमा एकतिर रहेको अग्लो भवनलाई अध्ययन कक्ष र स्कूल प्रशासनका निम्ति छुट्याइएको थियो भने छात्रावास भवन मुख्य परिसरको उत्तर पश्चिमको भेरालोमा थियो स्कूल परिसरसँग जोडिएको उत्तर पूर्वीतिरको पर्खालसँगै आनन्दकोटी बिहार थियो त्यो बिहार वज्रयानी बुद्ध सम्प्रदायको अमूल्य निधि थियो स्कूलका प्रधान अध्यापक भिक्षु आनन्द त्यस बिहारका पनि प्रमुख थिए स्कूलमा तीन पाले र दुई कामदार थिए सरसफाई गर्ने ती सबै मध्ये बेखामान महर्जन हदैसम्मका सोझा थिए उनी सधैँ हाँसिरहेका देखिन्थे त्यसैले उनलाई सबैले हाँसे पाले दाई पनि भन्दथे उनी खैरो रङको कमिज सुरुवाल र कालो स्टकोट लगाउँथे उनी त्यस्तै तीसको हराहरिका लाग्थे हाँसे पाले अर्थात् भेखामानले त्यसै साँझ धीरेन्द्रको सुत्ने कोठा र खाट अनि खानपानको व्यवस्था मिलाइदिए प्रशासनबाट चिठी मगाएर क्यान्टिनको रजिस्टर कापीमा उनको नाम चढाउन लगाए उनले मुसु मुसु हाँस्दै मधुर स्वरमा धीरेन्द्रलाई त्यहाँ रहँदा मिलेर बस्न राम्ररी पढ्न र खराब काममा नलाग्न आत्मीय सल्लाह दिए हाँसे पालेको स्नेही व्यवहारले गर्दा धीरेन्द्र पनि केही हदसम्म सम्हालिन थाल्यो सुत्ने बेला हिटलरको जस्तो पुतली मार्का जुङ्गा राखेका त्यस्तै बिस एक्काइसका लाग्ने वार्डेन त्रिरत्न बज्राचार्य कोठामा आए उनको हातमा बाक्लो जिल्द भएको लाम्चो न लाम्चो कापी थियो उनी त्यसमा लेखिएका नामसँग कोठामा रहेका विद्यार्थीलाई रुजु गर्न थाले त्यो लामो हल जस्तो कोठामा तीनवटा खाट लहरै थिए त्यस खण्डमा पाँच कक्षासम्मका विद्यार्थीलाई रहने व्यवस्था थियो र कोठाको ढोकैनेर हाँसी पालेको खाट थियो छदेखि माथि दससम्मका विद्यार्थीहरू विद्यालय परिसरमा रहेको अर्को ब्लकमा राखिन्थे को कुन खाटमा पर्यो भन्ने बुझेपछि अन्त्यमा वार्डेनले सैनिक प्रशिक्षकको जस्तो कठोर स्वरमा अटेन्सन प्लिज भनेर भने उनको अनुहार जस्तै स्वर पनि ज्यादै खस्रो थियो उनले धोत्रो स्वरमा स्कुल अनुशासनका नियम र ध्यान दिनुपर्ने सूत्रबारे एकमुष्ट छोटो भाषण गरे आधा अङ्ग्रेजी र आधा टुटे फुटेको नेपालीमा सानो हल जस्तो आवासीय कोठाका भित्तामा उनका शब्दहरू ठोक्किँदै झर्दै गरे डर र सङ्कोचका कारण धीरेन्द्रले उनका धेरै बुँदा सुन्नै सकेन झगडा नगर्ने ठूलो स्वरमा नकराउने अरूलाई बाधा पुग्ने गरी कुनै काम नगर्ने धुमपान र अभक्ष्य पदार्थ नखाने जस्ता केही चालु हुन चाहिँ स्पष्ट बुझिए यसपछि वार्डेन त्रिरत्न वज्राचार्य नयाँ विद्यार्थीहरूको सोधखोज गर्दै धीरेन्द्रको नजिक आए र अङ्ग्रेजीमा केही सोध्न थाले सायद नाम सोधेका थिए कि तर ऊ उनको पराई भाषा सुन्ने बित्तिकै भयभीत हुन पुग्यो त्यसपछि उनी अङ्ग्रेजीमा छोडेर नेवारीमा बोल्न थाले त्यो पनि उसका निम्ति लाटाले केरा हेरे बराबर भयो बल्ल बल्ल उनले टुटे फुटेको नेपालीमा घर कहाँ हो र कति कक्षामा भर्ना भएको भनेर सोधे धीरेन्द्रले चार शब्दमा जवाफ दियो घर आनन्दपुर कक्षा पाँच आनन्दपुर कहाँ पर्छ आनन्दपुर हजुर पशुपतिनाथबाट उतापट्टि पशुपतिनाथबाट कति टाढा पर्छ खै त्यो त थाहा छैन ल ल भयो ठिक छ राम्ररी पढ्ने झगडा झगडा नगर्ने नि फेरि त्यहाँ है वाडेन त्रिरत्न भद्राचार्य झुङ्गा स्वर र शरीरको व्यक्तित्वले अनुशासनका निम्ति जति कडा देखिएका थिए विद्यार्थीहरूको लागि त्यति नै खोकुला र मनमौरी देखा परे उनी त्यसपछि बिरलै मात्र छात्रावासमा देखिए कहाँ उसलाई यहाँ आउने फुर्सद छ त ऊ त हेड सरको छोरी छैन हेड सरको छोरी हेडसरको छोरीसित छ उठ एक दिन हाँसेपाले भेखामानले धीरेन्द्रसँग साउथी गर्दै भनेका थिए कुटी गएपछि धीरेन्द्रले पढाइमा पहिले झैँ ध्यान दिएन उसको ध्यान अन्तै कतै सुदूर अन्ध्यारोको विद्रुप दुस्वप्नमा जेलिँदै गएको थियो विद्यालय परिसरमा छात्रावास खण्ड बाहेक कक्षा सञ्चालन हुने भवन विद्यापीठको कार्यालय शौचालय पुस्तकालय प्रयोगशाला सबैमा कडा निगरानीको व्यवस्था थियो पालेहरूलाई क्षेत्र क्षेत्रको जिम्मा दिइएको थियो तर पनि केटाहरूलाई मन लागेको बेला बाहिर जान र भित्रन एउटा चोर बाटो थियो परिसरको पूर्वी क्षेत्रमा केही झाडी र सल्लाहका अग्ला रुखहरू थिए त्यही झाडी छिचोलेर पर्खालमा पुग्न सकिन्थ्यो झाडीमा एउटा लामो र चेप्टो काठ लुकाइएको थियो त्यो काठ कहिलेदेखि त्यहाँ थियो स्पष्ट थिएन धीरेन्द्रलाई केही दिनमै उसको साथी ब्रजेश शमशेर राणाले त्यो देखाउन लाग्यो त्यस काठलाई भर्याङ जस्तो बनाएर पर्खाल लाग्ने गरिन्थ्यो वार्डेन प्रधान अध्यापक मुख्य संरक्षक कला शिक्षक कसैले पनि त्यो गुह्य कुरा थाहा थिएन त्यो कुरा स्कुल प्रशासनपट्टि मात्र हाकुलाल पालेलाई थाहा थियो हाँसे पालेका तुलनामा हाकुलाल श्रेष्ठ निकै चतुर र पाउठा मान्छे थिए काठको गुप्त भर्याङको रहस्यबाट उनी फाइदा लिन्थे भनेर कसैलाई पनि थाहा भएन त्यो त धेरै पछि मात्र थाहा भयो कि विद्यार्थीहरूले आफ्नो पकेट खर्चबाट कटाएर महिनै पछि केही रकम उनलाई दिने गर्दा रहेछन् पैसा नदिएका बखत त्यो भर्याङ अचानक गायब हुने रहेछ बिग्रेका केटाहरूबाट महिनै पछि पैसा असुल्न उनी खप्पिस रहेछन् भन्ने कुरा त्यो भर्याङ गायब हुने र प्रकट हुने तेल कासाबाट बुझिन्थ्यो यही समयमा यता धीरेन्द्रको भने ब्रजेशसँग मित्रता प्रगाड हुँदै गइरहेको थियो पाँच कक्षामा भर्ना भएको दुई महिनापछि गर्मीको एक साँझको कुरा हो धीरेन्द्र र ब्रजेश स्कुलबाट निस्केर निकै अवेर फर्केका थिए पुलको कदका कालो धमरधुस अनुहारका हाकुलाल पाले ढोकामा ड्युटी गरिरहेका थिए शुक्रबारको दिन थियो शनिबार विदा हुने भएकोले नजिक घर हुनेहरू स्कुलमा थिएनन् शुक्रबार अभिभावक आएर विद्यार्थी लैजान खोज्नेहरूलाई विद्यालयले रोक्दैनथ्यो तर जो घर जाँदैनथे उनीहरू बाहिर गएका छन् भने छ बजीभित्र स्कुल फर्किसक्नुपर्ने नियम बनाइएको थियो धीरेन्द्र र ब्रजेश स्कुल फर्किँदा साँझको साथ नागिसकेको थियो अरे चाउरेहरू किन ढिला हाकुलालले स्वरलाई सकेसम्म कडा पार्दै झपारे दाइ फिल्म हेरेर गएको आउँदा आउँदै ढिलो भयो दाइ ब्रजेशले जवाफ दियो फिल्म हेर्न गएको अब त्यसो भए तिमीहरूलाई वार्डनका लग्नुपर्ने भयो मैले है कुरो बुझ्यो त वार्डन कहाँ लग्नु भनेको निकै डरलाग्दो कुरा हुन्थ्यो सामान्य पिटाइ खाएर मुक्त भए त के थियो र त्यसो नभएर वार्डनले प्रधान अध्यापकलाई रिपोर्ट गर्ने र प्रधान अध्यापकले अभिभावकलाई शिकायत गर्ने भएकोले बेकारको विवाद र झमेलाको लामो दृश्यपटको सामना गर्नुपर्थ्यो त्यसैले धेरै नै डरायो उसको मनमा बेकारमा ब्रजेशका पछि लागेछु भन्ने पनि पार्यो तर ब्रजेश डराएन उसले कति पनि नहिचकिचाइकन भन्यो ए दाइ मलाई चिन्नु भएन कि क्या हो तपाईँले म टाइगर ग्रुपको नयाँ चेयरम्यान यो धीरेन्द्र छैन धीरेन्द्र यो हाम्रो ग्रुपको नयाँ मेम्बर हो थाहा छैन दाइलाई टाइगर ग्रुपको नाम सुन्नासाथ हाकुलाल सतर्क भए भाइहरू सुरुमै भन्नु पर्दैन ल अब यताबाट सरासर होस्टेलतिर नगएर पहिला एउटा लाइब्रेरीको बाटो जाऊ त्यहाँबाट एकछिन यसो हल्लिएर अनि होस्टेलतिर झर वार्डनले देख्यो भने चाहिँ लाइब्रेरीबाट झरेको भन्नु फेरि ल जाऊ धीरेन्द्र छक्क पर्यो ब्रजेशको टाइगर ग्रुपको मन्त्रले उनीहरूलाई ठुलो झमेलाबाट बचायो होइन ब्रजेश यो के हो खासमा टाइगर ग्रुप भने चाहिँ राति सुत्ने बेला धीरेन्द्रले ब्रजेशलाई सुटुक्क सोध्यो र त्यो भने त्यही ग्रुप हो नि टाइगर ग्रुप अब त पनि त्यसको मेम्बर भइस् बुझिस् महिनाको पाँच रुपियाँ तैँले पनि तिर्नुपर्छ नि त्यसलाई थाहा छ कि छैन महिनाको पाँच अनि हामी मेम्बरहरूले उठाएर त्यसलाई दिन्छौँ अनि त्यसले हाम्रो रक्षा गर्छ बुझिस् त अनि उसलाई पैसा दिएन भने चाहिँ अब उसलाई पैसा दिएन भने त्यो भर्याङ थिएन अहिले हामी आएको अब भर्याङ गायब गरिदिन्छ आफ्नो पालो परे बेला मूल ढोकाबाट आउनेलाई बचाउँदैन आफ्नो पेसाको इमानको दाग लगाएर वार्डेनलाई बुझाइदिन्छ त्यसपछि के हुन्छ थाहा छ हाम्रो क्यारेक्टरको मार्क घट्छ कुरो घरसम्म पुग्छ बुबाज्यू मुमाज्यू बाल मचाउँदै स्कुलमा आइसिन्छ फेरि बुझिस् त मुला त्योभन्दा बरु पाँच रुपियाँ दिन सजिलो हो कि होइन भने त पकेट मनीबाट छुट्याए भइहाल्यो नि अनि यो टाइगर ग्रुपले दिएको पैसा चाहिँ हाकु एक्लै लिन्छ कि अरूलाई पनि बाँड्छ नि एक्लै अचुर छ नि त्यसले अरूलाई त थाहै छैन अरू पालेहरू त जम्मै सोझा छन् नि त यो चाहिँ नामी हरामी फेरि अब हरामी भए पनि हाम्रो लागि चाहिँ काम लाग्दो छ क्या खास बच्चो या पाँच रुपियाँ त हो अनि यो टाइगर ग्रुपमा चाहिँ कतिजना छ नि मेम्बर अब तँसहित सातजना भयौँ छजना थिए अब सातजना भयो टाइगर ग्रुपको सदस्य बन्न खासै गाह्रो थिएन खालि महिनाको पाँच पाँच रुपियाँ उठाएर एकमुष्ट हाकुलाललाई बुझाउनु पर्दथ्यो त्यसको मुख्य नाइके प्रचेष थियो सबैसित उसले उठाउँथ्यो र गुप्त तरिकाले हाकुलालको हातमा पुर्याउँथ्यो यसबाट उनीहरूलाई होस्टेलबाट भाग्न सहरमा गएर ममचा खान रत्नपाक डुल्न नयाँ नयाँ हिन्दी र अङ्ग्रेजी सिनेमा हेर्न जासुसी उपन्यास किन्न र सडकमा डुल्दै खुलेआम चुरोट फुक्न जस्ता चरित्रहीन सहुलियत मिलेको थियो धीरेन्द्रले जीवनमा पहिलोपल्ट हेरेको फिल्मको नाम थियो जङ्गली रञ्जनामा ब्रजेशले लगेर देखाएको हिरो सम्य कपुर हिरोइन सायरा बानु पर्दामा देखिएको त्यस्तो संसारका कारण ऊ कैयौँ दिनसम्म आनन्दले चुलिएको थियो सायर बानुलाई समय कपूरले हिउँमा घिस्रिएर लखेटिरहेको रोमाञ्चकारी दृश्य होस्टेलमा भएका अरू सोझा शिलालाई गफ लगाउन त्यो पर्याप्त विषय थियो यसरी धीरेन्द्रले आनन्दकुटीमा पढुन्जेल होस्टलबाट भागेर थुप्रै फिल्म हेर्यो जय नेपाल चित्रघर र रञ्जनामा the fantastic Superman red sun र जेम्स बोन्डका जेरो जेरो सेभेन मार्काका एक्सन प्याक्ट र जासुसी फिल्महरू हेरेपछि ऊ सगरमाथाको टुप्पोमा पुग्न सफल आरोही चाहिँ हुन्थ्यो ऊ साथीहरूलाई फिल्मको धाक लगाउँथ्यो उसको बयान सुनेर अदना श्रोताहरू टुहाँ पर्दथे त्यही अवधिमा धीरेन्द्रले लुकी लुकी चुरोट खान सिक्यो र रञ्जना हल अगाडिको आरसी मम रेस्टुराँमा बसेर राँगा भैँसीको मोमो छोयला कचिला सो खागुवा जस्ता परिकार स्वादले खान पल्कियो छोराले त्यस्तो खाएको थाहा पाएको भए घरका मानिस पीरले सुक्थे भन्ने उसलाई थाहा थियो यो सबैमा उसको गुरु थियो राजेश फुक्क भ्याउटे अनुहार भएको त्यस केटाको आँखा हिन्दी फिल्ममा खलनायक प्राणका झैँ टडकारा र क्रूर देखिन्थे उसलाई देखेर प्राथमिक र निम्न माध्यमिक ब्लकका सबै केटाहरू हच्किन थाल्दथे अरू विद्यार्थी शुक्रबार घर गए पनि ब्रजेश र धीरेन्द्र त्यही रहन्थे उनीहरूका अभिभावक गाडी लिएर लिन आउँदैनथे ब्रजेशका बाको आफ्नै गाडी थियो वाक्स वागुन तर धीरेन्द्रका बासित एउटा नयाँ रेली साइकल मात्र थियो उसको गाउँमा अझै मोटर जाने गतिलो बाटो पनि बनेको थिएन उसका गाउँमा हिउँद र सुक्खायामका केही महिना मात्र मोटर चल्थे तर बर्खामा भेलले बाटो बगाइदिन्थ्यो भ्यागुतो जस्तो भक्सवागन गाडी लिएर ब्रजेशका बा कहिलेकाहीँ स्कुल आउँथे र एक सयका दुई वा तीनवटा हरिया नोट उसको हातमा थमाएर फर्कन्थे मलाई त यो घर जानै मन लाग्दैन ब्रजेश धीरेन्द्रसँग सधैँ यति मात्र भन्थ्यो अनि मलाई पनि त मन लाग्दैन यार भोलि पर्सि त म त जोगी बन्छु होला धीरेन्द्र जवाफमा भन्थ्यो म त जोगी सोगी त होइन किलर पो बन्छु होला जस्तो लाग्छ ब्रजेश फिस्सा हाँस्दै भन्थ्यो किलर अनि किलर भएर कसलाई मार्छौ नि धेरैलाई मार्छु नि म यहाँ लिस्ट बनाएर बसिरहेको छु एक नम्बरमा कसलाई मार्छु थाहा छ बाहुलाई ब्रजेश हाँस्दै भन्थ्यो ब्रजेशले आफ्नै आमाका बारेमा धीरेन्द्रसँग कहिले पनि कुरा गरेन यस विषयमा केही पछि धीरेन्द्रलाई हाकुला पाले दाईले भाने उनका कुरा सुन्दा ब्रजेशकी आमा उसका बालै त्यागेर फिल्मी हिरो हुने ताकमा हिँडेको लफङ्गासँग भागेकी थिइन् भन्ने थाहा हो त्यो लफङ्गा युवक ब्रजेशकै दरबारको तबेलामा काम गर्ने एउटा सहिसको छोरो थियो त्यसपछि उसका बाले पनि कान्छी ल्याइसकेका थिए आनन्द कोटीमा पुग नपुग चार वर्षसम्म पढ्दा धीरेन्द्र र ब्रजेश नङ र मासु झै एकाकार भइसकेका थिए जति जति कक्षा उक्लिँदै गयो ब्रजेशको हाक धाक उति उति बढ्दै गएको थियो यस्तो साथी पाएर धीरेन्द्र पनि चुलिएको थियो खुसीले तर आनन्द कुटीमा उसले आनन्दपुरमा जस्तो पढ्न सकेन सबभन्दा समस्या अङ्ग्रेजीले करायो चार कक्षासम्म ए पनि नसुनेको केटालाई अङ्ग्रेजी माध्यममा पढाइ हुने स्कुलमा हाल्दा पौडिन नजान्ने मानिसलाई पोखरीमा फ्याँकिदिए जस्तो भयो ऊ हरेक परीक्षामा कनिकुथी उत्तीर्ण मात्र भइराख्यो यता ब्रजेश पनि उस्तै काटक हो तर ब्रजेशसँगको प्रगाढ मित्रताले उसको एकान्त प्रियता चाहिँ चकनाचुर भएको थियो उनीहरू बीचको त्यो मित्रता उसको जिन्दगीको नयाँ मोड थियो आनन्दकुटी धीरेन्द्रको नयाँ संसार थियो ब्रजेशसँगको मित्रताले त्यो नयाँ संसार झन् रङ्गी भएको थियो आठ कक्षामा हुँदाको एक दिनको कुरा हो शनिबारको धमिलो साँझ ब्रजेश धीरेन्द्र र शान्तनु काठको भरेङ चढेर स्वयम्भू फेदीको बजारतिर लागे बजारमा हिप्पीहरूको बाक्लो चहल पहल देखिन्थ्यो केही समय यता हुलका हुल हिप्पीहरू काठमाडौँ आउन थालेका थिए त्यसपछि स्वयम्भूको त्यस क्षेत्रको चमक दमक बढिरहेको थियो त्यहाँका रेस्टुराँ र पसलहरूमा गाँजा चरेसको खुल्ला बिक्री हुन्थ्यो कुनै प्रतिबन्ध थिएन ती तिनजना अल्लारे केटाहरू डराइ डराइ एउटा रेस्टुराँभित्र छिरिए पुरानो नेवारी शैलीको त्यस रेस्टुराँमा एक हुल कोइरेहरू भोजे सुकुलमा बसेर माटाको चिलिमबाट गाँजाको धुवा उडाइराखेका थिए सुल्पाबाट धुवा तान्नु अघि कुहिरेहरू ठुल्ठुलो स्वरमा भन्थे जय शम्भो भोलेनाथ भन्दै वातावरणमा विशेष किसिमको गन्ध मडारिरहेको थियो र काउन्टरको रेकर्ड प्लेयरमा द एनिमल्स ब्यान्डका एरिक बर्डेनको there is a house in New Orleans मधुर आवाजमा बजिरहेको थियो रेस्टुराँको साउ जगल्टा पालेको तिस बत्तिसको नेवार थियो उसले ती तिनजनालाई सरासर भित्र पसेको देखेर काँचै झ्याङ गरेर आँखा तर्यो तर ब्रजेशले कति पनि नहिस्किचाई खल्तीबाट दसको नोट लेखेर उतिर तिर्स्यायो र भान्यो साउजी गाजा ल तिम्रो फुच्चे तिम्रो पनि गाजा खाने होइन हामीलाई होइन मेरो दाइले किन्नु पठाएको ब्रजेशले भान्यो दाइले पठाएको पक्का हो पक्का दाइ धर्म धर्म ल विद्या खोज रजेशले दुवै कान छामेर भान्यो त्यसपछि जगल्टे साउले पत्यायो र रेस्टुराँको फ्रन्ट डेस्कतिर लम्कियो उसले कागजको एउटा पुरिया रजेशलाई दियो गाजा खल्तीमा राखेर उनीहरू अर्को पसलमा गए त्यहाँ ब्रजेशले तीन खिल्ली याक चुरोट र एकपट्टा सलाई किन्यो उनीहरू स्वयम्बुको चौरमा फर्किए र पलेटी मारेर दुबोमा बसे ब्रजेशले पहिले चुरोटलाई बिस्तारै दुई औँलाले घुमाएर सुर्ती जति झार्यो सुर्ती र गाँजालाई मिसाएर अचार झैँ मल्यो अनि त्यसपछि चुरोटको खोक्रो टोर्कामा भर्यो तिनै खिल्ली भरेपछि उसले बाँकी गाँजाको पुरिया आफ्नो खल्तीमा हाल्यो र भान्यो यो अर्को दिनलाई काम लाग्छ क्या बुझेन पहिले ब्रजेशले सल्कायो पाले पालो उनीहरू गाँजाको धुवा निल्न थाले शान्तनुले त्यति रुचिसँग तानेन तर ब्रजेश निकै अनुभवी लाग्थ्यो तर पहिलो अनुभव भए पनि धीरेन्द्रलाई धुवाको बास्ना मन पर्यो तिनै खिल्ली चुरोट तानिसकेपछि उनीहरू दुईलाई रिङ्गटा छल्न थाल्यो फर्कौँ बस अब धीरेन्द्रले ठट्यौली पारामा फान्यो फर्किँदै फर्किँदैन तर त्यति टाढासम्म कसरी पुग्ने भन्दा रजेशले चिन्ता व्यक्त गर्यो टाढा कति टाढा हो र पाँच मिनट पनि लाग्दैन यहाँबाट गाँजाले केही पनि नछोएको शान्तनुले भन्यो हुँदैन धेरै टाढा पो छ त स्कुल यहाँबाट पाँच मिनट भने कम हो ब्रजेशले कुतर्क झिक्न थाल्यो यसैबीच बाँदरको एउटा हुल उनीहरूको अगाडिबाट माथिको चैत्यतिर अगाडि बढ्यो जाम फेरि रात परेपछि यो बाँदरले पनि दुःख दिन्छ कि चितोर्छ अहिले फेरि धीरेन्द्रले भन्यो होइन बाँदरले चितोर्छ कि को पर्छ के कुरा गर्छ धेरै काठा ब्रजेशले फेरि अत्तो थाप्यो ब्रजेशको मुखबाट काठा शब्द सुनेर धीरेन्द्र बेसरी हाँस्यो लहरी खोकेको बिरामी छ ऊ हाँसेपछि ब्रजेश पनि लगातार हाँसिराख्यो चितोर्छ भने के उही बाबु साहब जाम जाम छिटो धीरेन्द्रको हाँसो झन बढ्दै गयो तिमीलाई त लागे जस्तो छ है हँ बल्ल शान्तनुले कुरो बुझ्यो र भन्यो स्कुल परिसरको ढोकामा पुग्दा रातको आठ बजिसकेको थियो अँध्यारोले गर्दा झाडीतिरबाट जान अप्ठ्यारो पनि थियो त्यसमाथि गाँजाले लट्ठिएर डराएका केटाहरू उनीहरू सरासर ढोका अगाडि गए तर दुर्भाग्यको कुरा टाइगर ग्रुपका स्थायी संरक्षक हाकुलाल त्यहाँ थिएनन् हाकुलालको ठाउँमा हाँसे फाले अर्थात् बेखामान बसिरहेका थिए यहाँ पेट दुखेर कस्तो जात्रा भयो अनि म डाक्टरलाई जचाएर आएको नि ब्रजेशले मुसु मुसु हाँस्दै भन्यो धीरेन्द्रको मुखबाट पनि हाँसो फुत्कियो ल खाएर आएको हो सोझा मानिएका बेखामान पाले दाईले कड्किँदै सोधे कहाँ के कुरा गर्नुहुन्छ उनीहरूको फेरि लगातारको हाँसोले झुटको पोल खोलिदियो नगरौ तिमीहरू धेरै ल हेर त वाट्सएप गनाएर ल्यायो अहिले त ब्रजेश र धीरेन्द्र चुरोट खान बेलाको बेला काठको भर्याङ नागेर भाग्ने गरेको रहस्य त्यसअघि पनि खुलिसकेको थियो ती बेला सानोतिनो दण्डले छुटकारा पाइन्थ्यो तर यसपटक उनीहरू गाँजामा रङ्गे हात समातिएका थिए मूल ढोकामा उनीहरूको हाँसो प्रतिवाद र होहल्ला सुनेर वारिन त्रिरत्न बज्राचार्य राक्षस चाहिँ प्रकट भए त्यसपछि त कुरा झन बिग्रियो गाँजा सेवन गरेको अभियोगमा उनीहरू पक्राउ परे ब्रजेश धीरेन्द्र र शान्तनुलाई प्रधान अध्यापकको आवासमा लगियो वार्डेन त्रिरत्नले ब्रजेशको खल्तीको गाँजा प्रधान अध्यापकलाई सप्रमाण दिए चिम्सा आँखा भएका भिक्षु आनन्दले शान्त भावमा तिनै अभियुक्तलाई हेरे अनि यिनीहरूले खाना खाए त उनले सोधे खाएको छैन भर्खर त आउँदैछन् यिनीहरू ल ठिक छ ठिक छ यिनीहरूलाई खाना खुवाएर सुताउनु म भोलि यिनीहरूको गार्जेनलाई बोलाउँछु वार्डेनले उनीहरूलाई त्यसपछि क्यान्टिनतिर लिएर गए त्यो रात धीरेन्द्रले भात एकै घाँस पनि खान सकेन तर ब्रजेशले गाजाको सुरुमा धीरेन्द्रको भाग समेत खायो पक्राउ परेको घटनाले उनीहरूलाई अलिकति पनि छोएको थिएन भोलिपल्ट ब्रजेश र धीरेन्द्रलाई विद्यालयबाट निष्कासन गर्ने चिठी तयार भयो स्कुलको नियमित प्रार्थना सभाका बेला मैदानमा उनीहरू तीनजनालाई प्रधान अध्यापक भिक्षु आनन्दका अगाडि उभ्याइयो भिक्षु आनन्दले अरू विद्यार्थीलाई उनीहरू जस्तो नहुन उपदेश दिए सारा विद्यार्थी उनीहरूलाई अपराधीलाई झैँ हेरिरहेका थिए so Brajesh I just inform you father Probably he will be here after some time. and Dhiren, I have sent a message to your neighbor in Rajinikunja, Gokarna. I think your father will also be here after some hour. This is the last and important farewell to you, so-called gentlemen. प्रार्थना सभामा विद्यार्थीहरूको हाँसोको क्षणिक प्रकम्पन फैलियो ती दुई बदमास बारेको फेयरवेल भाषण तुरेपछि भिक्षु आनन्द सान्त्वनतिर फर्किए and Listen, Shantanu, this is also the last warning for you. Now you can join the assembly. Go. यसरी शान्तनुलाई सामान्य मतियार सम्झेर एकपल्टको लागि माफी दिइयो अनि बेखामान यिनीहरूको गार्जियन आएपछि यिनीहरूका सबै सरसामानसहित बुझाइदिन् अहिले वार्डनको अफिस बाहिर एउटा कोठामा राखिदिउँ प्रधान अध्यापकले हाँसे पालेतिर फर्केर भने त्यसपछि उनी आफ्नो कोठातिर लागे बिहानको घाम यति चर्को र क्रूर थियो धीरेन्द्रलाई यसअघि कहिले त्यस्तो लागेको थिएन त्यस प्रकारको दुष्ट उज्यालोमा उसले आफू अगाडि केही पनि देख्न सकेको थिएन अब पढाइ त यसै पनि बिग्रियो यार उसै पनि बिग्रियो मलाई त घर पनि जान्न हामी यदि एउटा बम्बई भागौँ यार वार्डेनको कोठा बाहिरको लबीमा रहेर आफ्नो बालाई कुरिरहँदा राजेशले भन्यो बम्बई त धेरै टाढा छ यार फेरि पैसा पनि कहाँ छ त नि हामीसित पैसाको चिन्ता नगर यार धेरै म चोर्छु नभए कान्छी उहाँको गहन सहन जे पाइन्छ उडाइदिन्छु यार हेर मेरो कुरो सुन चार पाँच हजार लिएर गए मस्तीले खर्च गर्नु पुग्छ यार हामीलाई तँ के गर भोलि बिहान रत्नपाको गेटमा आएस यहाँबाट त्रिपुरेश्वरबाट ट्रक चढेर रक्सौल जाम्ला रक्सोलबाट ट्रेन चढेर सोझे बम्बे सबभन्दा पहिला हामी कसलाई भेट्नु थाहा छ देवानन्दलाई म त फ्यान हो नि यहाँ देवानन्दको अनि देवानन्दले हामीलाई मद्दत पनि गर्छ क्या त्यहाँ बुझिस् पछि फिल्ममा खेलायो भने फेरि भिलियन बनेर फर्किउँला कान्छी स्वास्नी ल्याउने बाउ र त्यो बोसी जस्तो कान्छी हामीलाई सान देखाउनु परेन बुझिनुहोस् कुरा धीरेन्द्रले जवाफ दिएन एक घन्टा पनि नबित्दै ब्रजेशका बा आइपुगे वक्स वागन हाँकेर उनी मुखमा जोडिएको पाइपबाट लगातार धुवा उकेल्दै थिए भालै देखेर पनि ब्रजेशमा कुनै परिवर्तन आएन ऊ धीरेन्द्रलाई हात हलाउँदै गाडीमा गएर बस्यो उसको गुन्टा बेखमानले डिक्कीमा हालिदिएपछि उनीहरू ओह्रालो झरे धीरेन्द्रका बा चाहिँ भरियासहित स्कुल छुट्टी हुने बेला मात्र आइपुगे उनी फेरि उस्तै विलिस जीप भाडामा लिएर आएका थिए उनको अनुहार पुरै बिग्रिएको थियो उनले छोराको मुख समेत हेरेनन् र एक शब्द पनि बोलेनन् त्यो दिन मात्र होइन त्यसपछि धेरै महिनासम्म उनी धीरेन्द्रसित बोल्दै बोलेनन् उपन्यास हजार माइलको बाटोको दोस्रो भाग यहीँ सकिन्छ हामी आशा गर्छौँ आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला यस कार्यक्रम बारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ सूत्रधार पवन राज पौडेल लेखक बिसी प्रसाद कोइराला प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम